three three three three यो लाइन खुला छ र तपाईँसँग कुराकानी गर्नुको लागि सो म एकदम आतुर भएको छ है हरेक दिन आउने गर्छौँ एघार बजेको समयमा आज सोम अनियरमा एक्लै छ सो प्रतीक्षा पनि हराउनु भयो सम्झना पनि हराउनु भयो आज चाहिँ है एन्डवे तपाईँलाई साथ दिनुको लागि म आएको छु तपाईँले मलाई साथ दिनु रहेछु र तपाईँको इन्टरटेनमेन्टको लागि तपाईँको इन्जोयको लागि लभली म्युजिकल ट्र्याकहरू पनि हामीले प्रोग्राममा राख्नेछौँ फर्स्ट अफ अल कोही साथी लाइनमा स्वागत गर्छु हेलो हेलो नमस्ते को बोल्नु ए नवीन आचार्य के छ हाल खबर अनि के गर्दै पसल बन्द गर्ने सुसार गर्दै त्यति आज बन्द छ है आज भर्खर बन्द गर्ने भन्दै आयो दुई चारजना साथीभाइहरू मोटरसाइकलमा झन्डा लिएर अब अब हामीले अब सबैले भनिसकेपछि बन्द गर्नु पर्यो नि पुरै बजार बन्द भइसकेपछि त्यही त फेरि दोकान तोडफोड हुने हो कि भन्ने डर पनि लाग्ने है डर होइन अघि खाना भयो के गर्ने कि एक दिन बन्द गरिदिँदै ठिकै अब सबैलाई अब सहमत त गरिदिनु पर्यो नि गाँठे त्यो त हो जुन पार्टी आएर बन्द गर भने पनि गरिदिने कि हामी फेरि नाइनास्ती नगर्ने खाले कि त्यही त अब के गर्ने नगर्यो भने फेरि आफैलाई समस्या गर्यो भने पनि आफैलाई समस्या है के हुन्छ होइन वास्तवमा यसरी यो बन्द गर्नु राम्रो हो या होइन बन्द गर्नु त खास हुन्छ राम्रो होइन है बन्द नगरेको भए अच्छा हुन्थ्यो त्यही त है बन्द गरिहाल्यो गरिसकेपछि के नराम्रो सो होइन नियम कानुनहरू सधैँ त्यसैको प्रक्रियाबाट गएको भए भइहाल्थ्यो होइन किन बन्द गर्नु पर्थ्यो होइन यो हिजो कारणले गर्दा बन्द हो भने मैले हल्का सुन्नमा आयो त्यही त जनतालाई किन शास्ति दिनु पर्यो होइन गरी खाने मान्छेहरूले त गरी खान पाउनु पर्यो नि होइन र त्यो त हो के र अब ऊ सटर तान्दैछन् हाम्रो केटाहरूले <laughs> हजुर <laughs> अघि अनि नवीनजी अरू त सब ठिक छ है अरू सब घाम लाहा मर्ने है <laughs> एकदमै एकदमै त्यो आँखा हेर्न नसक्ने बाटोमा पिचमा गएछ त्यही त त्यसै त गर्मी तिमासी आज पसल बन्द गर्नुपर्ने बन्दको समय आजको दिन काट्न एकदमै गाह्रो हुन्छ होला त्यसो भए कोही बात छैन दुईजना केटाहरू जुवाडीहरू आइसकेका छन् <laughs> भिन्नुपर्छ दाई भनिरहेछन् के अब ओके एनिवे के छैन है <laughs> सो धेरै खर्च चाहिँ नगर्नु होला थुथुरै खर्च गर्नु होला है हजुर टाइम पासको लागि मात्र खर्च गर्ने तरिकाले चाहिँ खेल्नु हुँदैन है न त्यसको लागि चाहिँ होइन समयलाई सदुपयोग गर्नुको लागि इन्टरटेनमेन्टको लागि मात्र है ओके अब अन्तिममा सम्झनुहोस् सबसे पहिला तपाईँलाई thank you radio Arpan whole युनिटलाई हाम्रो देवलामाजी हुनुहुन्छ सौराबाट उहाँलाई हजुर मेरो फ्यामिलीलाई रेसमलाई र आजको बन्द टोली सम्पूर्णलाई okay thank you for calling bye bye so Navin Acharya हामीलाई सौराचकबाट फोन फोन गर्नु भएको थियो विशेष गरी पसल चलाउनु छ तर आज बन्दको दिन पक्कै पनि सम्पूर्ण साथीहरूलाई चाहिँ बन्दको प्रभाव चाहिँ परेको छ होला किनकि विशेष गरी बन्द हुने बित्तिकै जसले गरेर खानेहरू छन् उनीहरूलाई चाहिँ समस्या हुन गर्छ बसी बसी खानेहरू धेरै विशेष गरी अब ठुला बडा <laughs> मान्छेहरू भनौँ एउटा सामान्य स्तरबाट भन्नुपर्दाखेरि व्यवसाय गर्ने मान्छेहरूलाई पनि केही रूपमा घाटा त हुन्छ तर पनि आज नभए पनि भोलि व्यवसाय हुनसक्छ तर जसले दैनिक ज्याला मजदुरी गरेर खाने जुन मजदुरहरू छन् तिनीहरूको लागि चाहिँ के असर पर्छ पक्कै पनि आजको बन्दले र जति पनि बाटोमा भन्दै यात्रीहरू छन् यात्रीहरूलाई पनि केही असर पर्छ एनिवे अर्को साथी हुनुहुन्छ लाइनमा स्वागत गर्छ गर्छौँ हेलो हेलो हेलो नमस्ते नमस्ते पछितिरको रेडियो बन्द गरौँ अनि कुराकानी गरौँ हुन्छ ओके वेल को बोल्नु सबिना श्रेष्ठ सबिना श्रेष्ठ कहाँबाट हेलो हजुर कहाँबाट हेलो हजुर सबिना जी कहाँबाट धुसरीबाट कहाँबाट अरे धुसरीबाट धुसरीबाट है हजुर आराम हुनुहुन्छ आरामै के गर्दै हुनुहुन्छ बसिराको अनि खाना खानुभयो खाइसके हजुरले आज बन्द छ थाहा छ थाहा छ अनि कतिको प्रभाव छ केही परेको छैन के परेको छैन है के बन्द पढ्नुहुन्छ तपाईँले अह पढ्नुहुन्न है पढ्ने मान्छेलाई त झन् आनन्द होला आज स्कुल जानु पनि नपर्ने है <laughs> अनि तपाईँलाई पनि आनन्द छ बन्द भएपछि काम गर्नु परेन होइन टर्न बस्यो खा हो आज त बन्द छ सबै बन्द भनेर चाहिँ खानालाई पनि बन्द चाहिँ नगर्नु होला ओके अनि सबिना अरू के छ हाल खबर सुनाउनुहोस् न सबै ठिकै छ हजुरको त हाम्रो पनि एकदम ठिक छ बिन्दास है बाँचिरहेको छ ओके सम्झनु सब अन्तिममा हजुरको लागि थ्याङ्क यू प्रतीक्षा दिदीको लागि सम्झना दिदीको लागि अनि राजको लागि भरत साई अनि मेरो श्रीमानको लागि हजुर अनि मेरो सानो छोराको लागि ओके लास्ट अफ अल बन्द गर्नु राम्रो हो या होइन हजुर यो बन्द गर्नु राम्रो हो या होइन होइन जस्तो लाग्छ होइन जस्तो लाग्छ है okay thank you for calling भयो भाइ सबिना श्रेष्ठ कल गर्नु भएको थियो कुराकानी विशेष त आज बन्द छ त्यही बन्दको बारेमा पनि कुराकानी गरिरहेका छौँ किन बन्द भइरहेको छ खास यो बन्द गर्नु राम्रो हो या होइन बन्दले कतिको प्रभाव पार्छ सो तिनै कुराहरू तपाईँसँग गरिरहेका छौँ कल गर्नुको लागि सुन्न सपन्न भाँस त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइनमा तपाईँहरूले कल गर्न सक्नुहुनेछ टेक्निकल सपोर्ट बाट राज आवाज बाट सोम तपाईँको साथमा radio Arpan hundred four point five mega सुन्नु भएको छ एउटा सङ्ग तपाईँको लागि है तपाईँको इन्जोयको लागि चलचित्र धन्दाबाट डाक्टर सङ्घ सुगम पोखरेलको आवाजमा तपाईँको लागि इन्जोय दिस सङ ठुलो सानो बालै भएन चाहे राम्रो नराम्रो यहाँ सबैको ध्यान कमाउनु छ दाम साला कोही छैन कम कोही भन्दा so the bottom line is this कि मेरो भाइ गर्नु छ धन्दा जस्तो सोझो बिचरो जाल जेल जान्दैन साथी भाइ नाता गोता सबै सम्बन्ध स्वार्थको आफ्नै आमा नै बेच्न बेर छैन यिनको देउतै पैसा हो व्यापार जस्तै भयो माया प्रेम नाफा अनि घाटाको फन्डा so the bottom line is this कि मेरो भाइ गर्नु छ you तेरो भाइ तेरो काका हुँ म बढी जान्ने नहो त गर्द खुकुरी भन्दा सबै टिरी खास हामीलाई पनि गर्नुपर्छ कसरी हामीले No mafi. मान्छेको जन्मदेखि मृत्युसम्म धन्दा हुन्छ ओके चलचित्र धन्दाबाट यो तपाईँको लागि राख्यौँ एनिवे सुगम पोखरेलको आवाज रहेको थियो म्युजिक पनि सुगम पोखरेलको थियो है सो एकदमै रोमान्टिक सङ्ग तपाईँको लागि विशेष गरी सङ्घका शब्दहरूले चाहिँ एउटा सामाजिक परिवेशलाई उठाएको सङ्घका शब्दहरूले सामाजिक परिवेशलाई उठाएको थियो सो एनिवे यो रोमान्टिक सङ्घपछि तपाईँलाई फेरि स्वागत छ सुन्नु भएको छ radio Arpan hundred four point five hertz internet अनलाइनमा रेडियो अर्पण डट कम र radio Arpan blog sports dot कमबाट पनि विश्व सुन्न सक्नुहुनेछ र तपाईँसँग छ आवाजबाट यो आवाज हो सुनको यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुऱ्याउनुको लागि मेट्रो राजको सहयोग मिलिरहेको छ एनिवे कुराकानी गर्नुको लागि आइएम रेडी है सो तपाईँ डायल गर्न सक्नुहुनेछ zero five six five six three three three two and five six three three three three शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइन खुल्ला छ एन्ड अर्को साथी हुनुहुन्छ लाइनमा स्वागत गरौँ हेलो हेलो हजुर दादा नमस्ते नमस्ते को बोल्नुभयो एकदम चर्को बोल्नु पर्यो घाँटी सुक्यो भनेको न भनेको पनि बुझिएन ओके तपाईँको आवाज हामीले सुनिरहेका छौँ तर हाम्रो आवाज चाहिँ उहाँले सुन्न सक्नु भएन है राधा हुनुहुन्थ्यो जहाँ बाटो कल गर्नु भएको थिएँ एनिवे अलिकति समस्या चाहिँ छ यहाँनिर होइन राज टेक्निकल्सबाट बाटो आवाजबाट अर्को साथी हुनुहुन्छ लाज लाइनमा छु राजले ट्राई गरिरहनु भएको छ फोनलाई पनि सही तरिकाबाट बनाउने एकदमै स्पष्ट बुझिने चाहिँ बनाउनुको लागि राज एकदमै खटिरहनु भएको छ इन्टरटेनमेन्टको लागि सङ्ग पनि फिल आउट हुन्छ नि यहाँनिर है अर्को साथी लाइनमा स्वागत गर्छ हेलो नमस्ते नमस्ते को बोल्नुभयो राधा के छ किन अघि सुन्दै नसुन्ने मेरो घाँटी सुकिसक्यो मेरो घाँटी सुक्यो बोल्दा बोल्दै तर तपाईँले सुन्नु भएन हो तपाईँको आवाज सानो ओके त्यसो भए विधा माग्छौँ है तपाईँको आवाज हामीले सुनिरहेका छौँ हाम्रो आवाज चाहिँ सुन्नु भएन एकदमै म चर्को बोलिरहेको छु यहाँभन्दा धेरै चर्को बोल्न खोइ पनि सक्दैन है <laughs> ओके राधा हुनुहुन्थ्यो ज्यामिरबाट कुराकानी गर्नु सकेनौँ हामी उहाँले हाम्रो आवाजलाई सुन्नु भएन है सो प्रयास गर्नुहोस् अलि सुन्ने प्रयास गर्नुहोस् है आवाज सुनिरहेको छैन नजिकमा सानो रेडियो बनाउनु भयो भने आवाज सुन्न पनि सकिन्छ एउटा लाइनमा चाहिँ अलिकति राम्रो आवाज आएको छ अर्को लाइनमा चाहिँ अलिकति डिस्टर्ब देखिएको छ त्यसले गर्दा पनि समस्या यहाँनिर छ कुन लाइनमा राम्रो हो कुन लाइनमा डिस्टर्ब हो भन्ने पनि समस्या देखिएको छ यहाँनिर अर्को साथी लाइनमा स्वागत गरौँ हेलो नमस्ते को बोल्नुभयो पर्साबाट को बोल्नुभयो एन्जल है के छ एन्जल मेरो खाना भयो नि अघि त्यो रेडियो अलिकति सानो बनाउनुहोस् थोरै थोरै सानो है अघि नि एन्जल खाना खानुभयो के गर्दै हुनुहुन्छ घामचुरको लास घाम तापेर बस्यो हो क्या ए शीतल तापेर बस्नु भयो है कि नि पर्सा पर्साको हालखबर के छ सुनाउनुहोस् न आज बन्द छ पर्सामा कतिको प्रभाव परिरहेछ ठिकै छ है अनि आज बन्द छ एन्सलले के गर्ने बन्दको दिनमा कसरी मनाउने बन्द ए हो न के कोठाभित्र पुरा चुक्क लाएर कोठाभित्र बन्द भएर बन्दको दिन बन्दै भएर बस्दिने हो कि अब घरमै त्यही त है बजार जानुको अर्थ पनि रहेन होइन अनि यो बन्द हुनु राम्रो हो या होइन नराम्रो हो नि नराम्रो है एकदमै एकदम नराम्रो होइन ओके अब लास्ट डेडिकेसनको कसको लागि डेडिकेसन को कसको लागि थ्याङ्क यू हजुर अनि मेरो दादा आउनुभएको छ अस्ति भर्खर स्पेसली उहाँको लागि thank you for calling so call गर्नु भएको थियो पर्साबाट हुनुहुन्थ्यो एन्जल र एन्जलले हामीलाई कल गर्नु भएको थियो र यति बेला हामी एउटा गीत सुन्छौँ है राज गीत सुन्छौँ गीत तपाईँको लागि छ चलचित्र स्वाभिमानबाट जुपन्तको आभासमा प्यास प्यास देख्छु सबको नजारामा सो इज दि सङ सङ्गपछि छट कमर्सियल ब्रेक ब्रेक पछि हामी आउँछौँ सुन्दै गर्नुहोला नजरमा प्यासे प्यासे प्यासे देख्छ सबको नजर पाइन्छ पाइँदैन पाइन्छ पाइँदैन पाइन्छ पाइँदैन मैले खोजेको जस्तै दिलियो बजारमा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 त हाम्रै रत्नगरको सौरा चोकमा सिएस कम्प्युटर सधैँ छ नि हजुर विभिन्न ब्रान्डका ब्रान्डेड कम्प्युटरहरू Acer LG Samsung Dell HP ब्रान्डका कम्प्युटर ल्यापटप एवं सम्पूर्ण कम्प्युटरका ओरिजिनल पार्ट्सहरू पाउनुका साथै मर्मतको लागि सदैव हामीलाई सम्झनुहोस् थप जानकारीका लागि सम्पर्क सिएस कम्प्युटर रत्नगर एक चोक मोबाइल नम्बर अन्ठानब्बे पांच पचास बैसठी शून्य चौवालिस प्रोपाइटर रूपक नेपाल ए कान्छा कता हिँडिस हातमा कलम र कावि पनि बोक्या छस् कहाँ हुनु नि कम्प्युटर सिक्न हिँडेको नि ए कहाँ सिक्न थालिस् त कान्छा अहिलेको जमानामा राम्रो सिकाउने ठाउँ हेर्नुपर्छ है ल अङ्कल पनि हाम्रै सोरा चौक गङ्ग प्लाजाको तेर्सो तलामा रहेको नेपाल सरकारबाट मान्यता प्राप्त गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र हाम्रा विशेषताहरू computer hardware and networking computer software accounting package web page designing and programming सम्पर्क Gurukul universal computer institute Sauraha चोक गङ्ग प्लाजाको तेस्रो तला सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे शून्य असी छब्बिस पाँच सय छ अन्ठानब्बे एक छत्तिस छ्यालिस शून्य सत्र र अन्ठानब्बे एक बयालिस उनपचास चार सय बयासी W W W dot Gurukul universal dot com टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहरर्ष जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने छाती लगातार घ्यार घ्यार भइरहने पटक पटक निमोनिया हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने कोका हान्ने रोग लागिरहने छाती दुख दुख्ने खकारमा रगत आउने मुख हात खुट्टा निलो हुने निसासिने पटक पटक दोहोरिएर ज्वरो आउने पखला भइरहने वजन घटेर जाने बालबालिकामा हुने सुगर थाइरोइड आदि समस्या भएको बालबालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस अब दिल्लीबाट नेपाल कोलकाताबाट नेपाल मुम्बईबाट नेपाल चेन्नईबाट नेपाल आसामबाट नेपाल पन्जाबबाट नेपाल अब भारतको कुना कुनाबाट सिधै नेपाल ए भाइ यो दिल्ली कोलकाता मुम्बई चेन्नई आसाम पन्जाब के भने अब भारतको कुनै पनि कुनाबाट ग्लोबल आयामी ब्याङ्कको सहकार्यमा युनाइटेड ब्याङ्क अफ इन्डियाबाट नेपाल आयामी गर्नुहोस् आजै आयामी गर्नुहोस् आजै पाउनुहोस् आइएमी गरौँ पूर्वी चितवनको लागि सम्पर्क अरुण इपेक्स टाढी शाखा रत्नगर एक सौराहा चौक फोन शून्य पाँच चार पच्चिस र पाँच बैसठी चार सय सत्ताइस शाखा खैरहनी चार चौबिस कोटी चौक फोन नम्बर शून्य छपन्न छब्बिस आठ सय सात मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न एक्काइस नेपाल कम्युनिटी डेभलपमेन्ट ब्याङ्कसँग कारोबार उच्चतम ब्याज दर मुद्दती खातामा वार्षिक तेह्र प्रतिशत व्यक्तिगत बचत तथा संस्थागत खातामा वार्षिक एघार प्रतिशतसम्म ब्याज दर सहित सुलभ ब्याज दरमा छिटो छरितो कर्जाको लागि शीघ्र सम्पर्क गर्नुहोला Nepal community development bank limited मुख्य शाखा बुटोल आठ हस्पिटल लाइन फोन शून्य एकहत्तर पाँच एकचालिस आठ सय सत्र र पाँच एकचालिस आठ सय अठार शाखा कार्यालयहरू सौ फर्सा रूपन्देही फोन नम्बर शून्य एकहत्तर चार शून्य शून्य शून्य नौ र चितवन चाँडी फोन नम्बर शून्य छपन्न छपन्न चौतिस एकचालिस रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम just for enjoy sir commercial पछि फेरि पनि तपाईँलाई स्वागत छ तपाईँ सुन्नु भएको छ तपाईँको मनको आवाज radio Arpan hundred four point five megahertz internet अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि सुन्नु भएको छ सँगसँगै radio Arpan blog sport dot कमबाट पनि हामीलाई विश्वभर सुन्नु भएको छ आवाज सुनकुमारको यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुऱ्याउनको लागि मेट्रो राजको सहयोग मिलिरहेको छ यति बेला मलाई कन्ट्रोल रुमबाट एनिवे शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस तिन सय तेत्तिसमा तपाईँ फोन गर्न सक्नुहुनेछ कोही साथी लाइनमा स्वागत गरौँ हेलो हेलो नमस्कार को सलिना के छ हाल कता हुनुहुन्छ पोखरै हुनुहुन्छ है चितवन बन्द छ थाहा छ थाहा छैन है ब्रेकिङ न्युज आएछ चितवनमा बन्द गाडी बन्द <laughs> ल के भएर अहिले खै पनि के भयो के भयो तर बन्द छ आएपछि त भोलि कुकुरले जुड्यो भने नि भन्दै हुन्छ कि है त्यही त के गर्ने है अनि सिधु ए <laughs> सलिना खानापिना भयो भएको छैन भएको छैन है अनि के गर्दै हुनुहुन्छ भर्खरै सुतेर उठ्या साह्रै अल्छी हुनुहुँदो रहेछ है नाइट ड्युटी गरेको त ए सुत्नै पर्यो त्यही त है नाइट ड्युटी गरेपछि डेमा नसुत्ने भन्दा फेरि बर्बाद हुन्छ होइन फेरि जाने फेरि जानुपर्छ इभिनिङमा पनि समस्या छ के गर्नु ओके अनि अरू सुनाउनुहोस् नयाँ नौलो पोखरातिरको हालखबर पोखरामा पानी परेको थियो अघिसम्म अहिले त रोकिया छ शीतल छ रमाइलो छ रमाइलो छ है ओके तपाईँहरूको के छ हाम्रो एकदम ठिक छ बन्द छ अलिकति बन्दको प्रभाव चाहिँ रमाइलो हुन्छ नि त रमाइलो त हुन्छ तर अलिकति कहाँ क्रिकेट खेल्न पाइने यहाँ त पुरा रोडभरि गाडी नै गाडी है के न ल अब सम्झनु सन्थिममा ए राजदादाले सम्झिँदै सम्झिँदा भन्नु छ होइन स्पेसली राजदादाको लागि अनि त्यसले मेरो मम बाबा अनि मेरो भाइ अनि जसले मलाई चिन्नुहुन्छ नि हजुर उहाँहरू सर सर अनि हजुरको लागि पनि okay thank you for calling bye bye so call गर्नु भएको थियो हामीलाई सोधिना पोखराबाट कुराकानी रह्यो उहाँसँग एनिवे फेरि अर्को साथी लाइनमा स्वागत गरौँ हेलो नमस्ते हजुर नमस्ते दादा नमस्ते को बोल्नुभयो म कोराकबाट शान्ति कोराकबाट शान्ति है हजुर के छ एकदम ठिक छ दादा हजुरको सुनाउनुहोस् हाम्रो पनि एकदम ठिक छ यो शान्ति हुने चितवनमा चाहिँ अझ बन्द भएर अशान्ति चाहिँ अलिकति भएको हो कि भन्ने भान पनि भइरहेछ त्यो त हो के अरे शान्ति चाहिँ अरू के छ हालको वर्ष सुनाउनुहोस् मेरो सबै ठिकै छ अब घरमा बसिएछ रमाइलो छ रमाइलो छ है हजुर सोनी सुनाउनुहोस् नयाँ नौलो खाना खानु भयो कि भएन मेरो खाना भयो भर्खरै हजुरको भयो कि नै हाम्रो चाहिँ भएको छैन कति बेला आउँछ थाहा छैन अझै खाना खानु भएको छैन भनेर भन्न मिल्दैन भनेर भन्न मिल्दैन भनेपछि खाएर आउनु भइसक्यो अरे <laughs> खाना खाएर आएको भर्खरै है सरी अरू सुनाउनुहोस् एकदम ठिक छ मेरो त हजुरको न नयाँ एकदम छ है आज बन्द भइरहेछ यो बन्दको प्रभाव सबैलाई परिरहेछ है त्यतातिर कतिको बन्दको प्रभाव परिरहेछ हाम्रो त यता त त्यस्तो बन्दले त्यति केही प्रभाव पार्दैन दादा गाउँमा त हो गाउँमा त हो होइन हजुर सो अब सम्झनु सन्तिममा फर्स्ट अफ अल हजुरको लागि थ्याङ्क यू अनि प्रतीक्षा दिदीको लागि अनि सम्झना दिदीको लागि राजन दादाको लागि दादा यहाँ सुन्नु न सूर्य दादा कता हराउनु भयो खै कता जानुभयो जानुभयो ए अनि सूर्य दादालाई धेरै मिस गरिरहेको छु भन्न चाहन्छु अनि सुभाष दादाको लागि अनि टेक्निसियनमा हुनुहुने राज दादाको लागि अनि विष्णु दादा रिजन दादा सबैको लागि अर्पण होल युनिटको लागि अनि मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि र मेरो बहिनी पार्वतीको लागि भन्दै छुट्टिन्छु thank you for calling so call गर्नु भएको हामीलाई शान्ति कराकबाट है गीत सुन्ने बेला पनि भएको छ आज गीत एकजना साथीलाई पहिला सुरुमा त्यसपछि गीत स्वागत गर्छु हेलो हेलो हेलो हजुर नमस्कार किन हो कि यस्तो गडाङ गुडुङ के हो खतराङ खुत्रुङ यो खतराङ खुत्रुङ के हो हो कि सुन्नुभयो ओके कोही साथी हुनुहुन्थ्यो लाइनमा उहाँसँग कुराकानी गर्न सकेनौँ है हाम्रो आवाज चाहिँ सुन्नु भएन उहाँको आवाज चाहिँ हामीले सुनिरहेका थियौँ यति बेला एउटा गीत सुन्छौँ तपाईँ सम्पूर्णको लागि म राख्दैछु चलचित्र बाटो फेरोज बानको आवाजमा सायद तपाईँको लागि सूर्यलाई मिल्नेछौँ छुँदैन नियम कानुन हामी भन्दामेछौँ कोसिस हेर हामी हरेक पल बाँच्नेछौँ सोचाइ हेर हाम्रो तारा समाउनेछौँ चोकेर हेर आज सूर्यलाई मिल्नेछौँ छुँदैन नियम कानुन कोसिस हेर हामी हरेक पल बाँच्नेछौँ मारिदे त्यसलाई वेल चलचित्र सायदबाट यो सुन सेडर्स ब्याङ्कको आवाज रहेको थियो म्युजिक एन्ड बैंक ब्याङ्क है सो स्वाय तपाईँको लागि राख्यौँ सो तपाईँ सुन्नु भएको छ रेडियो अर्पण हन्ड्रेड आजको लागि लास्ट कलर हुनुहुन्छ राजी सारा गरिरहनु भएको छ स्वागत गर्छ हेलो हेलो हेलो हेलो कुराकानी गर्न सकेनौँ है आवाज सुनेनौँ हामीले एनिवे अब कल चाहिँ नगर्नुहोला सकेसम्म हामी एकजना साथीलाई मात्र लिन्छौँ त्यसैले एकजना साथी आउनु भयो भने त्यसपछि हामी कल चाहिँ लिँदैनौँ है so zero five six five six three three three two and five six three three three three गो लाइनमा कल गर्न सक्नुहुनेछ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण हौ जिट फोर पोइन्ट फाइभ मेघर सुनिरहनु भएको छ अर्को साथी लाइनमा स्वागत गर्छ hello hello hello hello hello hmm. फेरि पनि आवाज सुन्न सकेनौँ हामीलाई है सो अब चाहिँ हामी प्रोग्रामबाट बिदा माग्नुपर्छ है सो सुनेर साथ दिनुभयो तपाईँलाई थ्याङ्क यू कल गर्ने साथीहरू हुनुहुन्थ्यो आज हामीलाई नवीन आचार्य सबिना श्रेष्ठ त्यसै गरी राधा अनि एन्जुल सलिना र साथी तपाईँ सम्पूर्णलाई थ्याङ्क यू कल गरिदिनु भयो त्यसै गरी टेक्निकल सपोर्टबाट साथ दिने मित्र राजलाई धेरै धेरै धन्यवाद छु त्यसै गरी सुनेर साथ दिने तपाईँलाई पनि थ्याङ्क यू सुझाव सल्लाह प्रतिक्रियाको लागि zero five six five six three three three टूमा कल गर्नुहोला भने अन्तिममा मोभी गोही मेरोबाट बैनिक बुझाएर तपाईँ सम्पूर्णका लागि अंशुपन्था र दीपक लिम्बुको आवाजमा यो सुन तपाईँको लागि सर्दै प्रस्तुतिबाट सुन बिदा लाग्छ नमस्कार मनसँग मन बोल्न बाँकी छ आखा आखा बोले नि मनसँग मन बोल्न बाँकी छ मनमै छ आशा मनमै छ सपना ओठैले खोल्न बा time. अनि देउराले दिनु है साथ माया तिमीले बाँकी छ हिउँदो बाँकी छ बर्खा खामैले पल्ला बाँकी छ सङ्लो गण्डकी सरी पिरती मनमा बगेको सालालाई र संस्कृतिको उत्थान गरौँ भन्ने मूल नाराका साथ पर्सा कला मन्दिर प्रस्तुत गर्दछ पर्सा साङ्गीतिक साँझ दुई हजार सत्तरी पर्सा साङ्गीतिक साँझ दुई हजार सत्तरी कलाकारहरू कमल खत्री कविता मानन्द मेरो आत्मा तिमी बसेछौ यो आत्मा श्रेष्ठ कसको सृष्टि प्रेम तिमी कसको वरदान हो माया नलाउन हुने भुवन प्यासी यो जुनीलाई मात्र होइन जुनी जुनीलाई र साथमा रत्नगर कला मन्दिर र वर्षा कला मन्दिरको बेजोड नृत्य प्रस्तुति मिति दुई हजार सत्तरी श्रावण एक्काइस गते स्थान जनज्योति हल पर्सा बजार समय साँझ चार बजे sponsor Chaudhary fourteen video mixing center Parsa Bazar को स्पोन्सर विमदेव सुनचादी पसल Parsa Bazar ticket sponsor PC sound and mobile house Parsa Bazar sound partner Chitwan sound service Bharatpur media partner radio Arpan एक सय चार थुप्रो पाँच मेगा हर्स